बुलबुल एउटा इरानी चरा बुलबुल लिपुलेक र काला पानी आँखा लाउँछौ किन लिपुलेक र काला पानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर दाजुभाइको सम्बन्धमा दरार पैदा गराएर दस गजामा जानी जानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै हाम्रै पानी हाम्रै माटो देवी देवता पनि हाम्रै गिद्धे नजर यो राजधानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन खुकुरीको खिया फाँकी खुँडा पखालेको खुकुरीको खिया फाँकी खुँडा पखालेको बिर्सिएर त्यो कहानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन टिस्टादेखि काँगडाले मुख खोलेको छैन टिस्टादेखि काँगडाले मुख खोलेको छैन हाम्रो देशको यो जवानी आँखा लाउँछौ किन लिपुरेक र काला पानी आँखा लाउँछौ किन राम्रो जग्गा छानी छानी आँखा लाउँछौ किन अभिबाबु अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमेरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेलमा पठाउनुभएका सुमधुर गजलहरू र रात्रि गन्थन शैलीका भावनाहरू सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु सुरुवातमा राख्दैछु यो एउटा गजल र यसपछि तपाईँका गजलहरू र रात्रिगन्थन शैलीका अरू सामग्री लिएर आउनेछु कसका नाउँमा विकृति छरियो जमाना फेरियो कसका नाउँमा विकृति छरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना छरियो दसैँमा पाट बाबियो बटुल्नुको मज्जा छुट्टै हुन्थ्यो दसैँमा पाट बाबियो बटुल्नुको मज्जा छुट्टै हुन्थ्यो छोराछोरी चिन्दैनन् नाम्लो बरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो बच्चो बस चढेर विद्यालय जान आनाकानी गर्छ बच्चो बस चढेर विद्यालय जान आनाकानी गर्छ हामी हिँडेर पास्ते हुँदै मादी तरियो जमाना फेरियो खेती बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो मन्तव्य धेरै कर्तव्य थोरै गर्नेका हात देश सुम्पिँदा मन्तव्य धेरै कर्तव्य थोरै गर्नेका हात देश सुम्पिँदा सुस्तामा झण्डा भारतको फरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो वर्षौंदेखि चलिरह्यो गरीबका नाउँमा चन्दा संकलन वर्षौंदेखि चलिरह्यो गरिबका नाउँमा चन्दा संकलन हजारौं माननीयको खल्ती भरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो राज्य सत्ताको मतियार हुनेको अर्को विकल्प छैन राज्य सत्ताको मतियार हुनेको अर्को विकल्प छैन आलोचना गरियो कि जेल परियो जमाना फेरियो कसका नाउँमा विकृति छरियो जमाना फेरियो खेत बाँझै छ गमलामा खेती गरियो जमाना फेरियो रूपा एक कास्की घर हुनुभएका गजलकार आनन्द मोहन खनालको गजल थियो यो यसलाई मैले वाचन गरेँ र बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्दैछु आजको बुलबुलमा हामी सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा लिएर आएका छौँ तपाईँले इमेलमा पठाउनुभएका सामग्रीहरू र मैले तिनै गजलहरूलाई वाचन गरिरहेको छु र रात्रिगन्थन शैलीका सामग्रीदेखि गजलहरू पढिरहेको छु अब मैले एउटा रात्रिगन्थन शैलीको सामग्री भावना छ त्यसलाई वाचन गर्दैछु र त्यो पठाउनु भएको छ रूपक प्रनिलले मेचीनगर तिन तेलपानी झापा उहाँको घर अहिले युए बस्नुहुन्छ र एकचोटि हामीले बुलबुलमा रात्रिगन्थन शैलीका भावनाहरू राखिरहेका थियौँ त्यति बेला मैले फेसबुक मार्फत फेसबुक पेजमा अच्युत घिमिरी बुलबुल पेजमा पठाउनुहोस् र तिनलाई वाचन गर्छु भनेको थिएँ तर कतिपयले चाहिँ त्यति बेला इमेलमा पठाउनुभएका भावनाहरू छन् र तिनलाई म अहिले प्रस्तुत गर्दैछु उहाँको सामग्री अहिले वाचन गर्दैछु रूपक प्रणिलको बेसुरले ढलेको पुरानो याद बर्बराइरहन्छ तिमीले यो छातीमा कुल्चेर गएका तिम्रै पैतालाका छापहरू मध्यराती पुसको ठण्डी चिच्चाइरहन्छन् सड़कका पेटीभरि देशका भविष्यहरू राप मायाको होस् चिनोको होस् दुःखको होस् या त मनको जलनको होस् सिमाना जस्तै हुन्छ सबै आफन्तहरू पात झरे जस्तै गरेर टाढिँदै टाढिँदै जान्छन् म शिशिरको रूख हुँ बिल्कुल एक्लो कति आशलाग्दो रहेछ वरिपरिबाट चराहरू उड्दै गर्दा मेरो आँगनीमा बसेर लामो सुस्केर हाल्छन् कि भन्ने ढाड बाँचेर यी गुलाफहरूको घातक मुस्कान कतै पर तिम्रो बस्तीमा मिल्काइदिउँ जस्तो लाग्छ जहाँ मुस्कानै मुस्कान बीच बनमाराका बिरुवा पनि केही क्षणका लागि खुसीको भागीदार बनुन् पूर्वीय हावा चल्न सुरु भएको छ भित्री मनको कुना कुनासम्म तिम्रो खबर लिएर मान्छेको जिन्दगी कति हत्कडीले लपेटिरहन्छ जो फितलो कुराले नै मनमा ठूलो पहिरो जान्छ यो रात्रिगन्थन शैलीको भावना लेखेर पठाउनु भएको थियो रूपक प्रनिलले नगर तीन तेलपानी झापा उहाँको घर अहिले युए बस्दै आउनुभएको छ उहाँको भावनालाई मैले वाचन गरेँ र यसपछि अब बुलबुलमा अर्को एउटा साङ्गीतिक कोसेली राख्छु त्यसपछि अरू सामग्रीहरू लिएर आउनेछु इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल आएको हुँ यहाँ आफू रित्तिएर तिम्रो त सपथोक छ आएको हुँ यहाँ आफू रित्तिएर तिम्रो त सपथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सपथोक छ जब देशमा बलात्कार मौलायो कानूनले छोरी मार्यो जब देशमा बलात्कार मौलायो कानूनले छोरी मार्यो आमा मरेकी हुन् झन तडपिएर तिम्रो त सकथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सकथोक छ आकाशमा उडेको पंक्षी हेरेर यही सोच्दो हो भ्यागुतो आकाशमा उडेको पंक्षी हेरेर यही सोच्दो हो भ्यागुतो बन्दी भए कुवाभित्र जन्मिएर तिम्रो त सपथोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सपथोक छ एउटा नेपाली तिमी भइदियौ अर्को नेपाली म थिएँ एउटा नेपाली तिमी भइदियौ अर्को नेपाली म थिएँ फरक भयो सीमा कोरिदिएर तिम्रो त सब थोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सब थोक छ बाँच्नु छातीमा खुकुरी नचाएर बैरीको शिर जरोस् बाँच्नु छातीमा खुकुरी नचाएर बैरीको शिर झरोस् नबाँच्नु देशसँग अलगिएर तिम्रो त सब थोक छ आएको हुँ यहाँ आफू रित्तिएर तिम्रो त सब थोक छ फर्क देश घरबार सम्झिएर तिम्रो त सब थोक छ अस्ट्रेलियाको अल्बेरीमा बस्दै आउनुभएका दुर्गाप्रसाद रिमालको गजल वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे दुर्गाप्रसाद रिमाल भुटानी हुनुहुन्छ र अहिले उहाँ पुनर्वासका क्रममा अस्ट्रेलिया अल्बेरियामा बस्दिरहनु भएको छ र अस्ट्रेलियाको नागरिक भइसक्नु भएको छ म मैले उहाँको गजल वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको बुलबुलमा हामी रात्रिगन्थन शैलीका तपाईँका लेखनी र सुमधुर गजल वाचन गर्दै त्यस्तै गरी सुमधुर हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु अब एउटा मसँग रात्रिगन्थन शैलीको लेखनी छ यहाँनिर मैले आज यसरी हेर्दैछु कि इमेल खोल्दै फ्याट्टै बुलबुलका लागि पठाइएका सामग्रीहरूलाई वाचन गरिरहेको छु त्यसैले कस्तो खालका सामग्री छन् र के छन् भन्ने कुरा तपाईँले सुन्दै गएपछि अझै बुझ्दै जानुहुन्छ मलाई यहाँनिर नाम प्रष्ट खुलेको देखिरहेको छैन मैले तर नेपालगञ्जबाट पठाइएको भन्ने देखिरहेको छु जब नेपालगञ्जमा पैँतालिस डिग्री पुगेको थियो तब गत साल हिउँमा पुन हिल घोरेपानी टाढा पानीको ट्रेकिङको सम्झनामा खेलेको यादमा गल्तीहरू सच्याइदिनुहोला मेरो पहिलो प्रयास हो लेख्नु भएको छ नसोध हिउँ मलाई एक एक मिनटमा सम्झिन्छु नसोध गर्मी मलाई एक एक सेकेन्डमा तडपिन्छु उर्फ गर्मी बसन्त ऋतु आयो भनी मक्क पर्छु अनि एकछिन प्रकृतिसँग रमाउन बाहिर निस्कन्छु केवल पाँच मिनट रमाउन खोज्दा म आफै उफ्रन्छु हे गर्मी कति पीडा दिन सकेको एक दुई दिन त विश्राम पनि ल्याऊ अनि एकछिन टोलाएर सोध्छु पहिला पहिला पनि त गर्मी थियो हामी बाल्यकालमा बरफ खान्थ्यौँ त्यो ताका जङ्गल पनि गइन्थ्यो स्विमिङ पनि गरिन्थ्यो त्यतिखेर गर्मीको फिलिङ्स नै आउँथेन अनि एकछिन पनि बिउजन छु अरे अहिले त छटपटी चलेको छ लकडाउनको अनि गर्मी पनि त नबढोस् त दिउँसो झ्याप्प झ्याप्प बत्ती जाँदा त झन् मुटु नै पोलेर आउँछ अनि बाहिर निस्केर प्रकृतिलाई चिसो पुकार गर्छु प्रकृति पनि कति निष्ठुरी बत्ती जस्तै एकछिन अँगालोमा लिएर कता बिलाइनुहुन्छन् साँझ पख अलिकति मन थामिन्छ र शीतल बोध हुन्छु मन नै अनि रात पर्छ खाना खाएर बिस्तारामा सुत्न जान्छु त बत्ती विलिन हुन्छ दिनहुँ पसिनाले दिक्क बनाइसकेको बेला धन्न एकछिन बत्ती आउँछ र मनचङ्गा हर्ष हुन्छ अनि त्यो रातको निद्रा कट छ यो सधैँको दैनिकी भएको छ नेपालगञ्जको भन्दै उहाँले लेख्नुभएको छ र अझै अगाडि लेख्नुहुन्छ नसोध नेपालगञ्जवासीलाई गर्मी के हो गर्मी कति छ भनेर नसोध यो मेरो मनलाई हिउँमा खेल्ने भाव कति छ भनेर त्यही पनि तिमीलाई गर्मी सहेकै छु कहिले चालिस डिग्री त कहिले पैँतालिस डिग्री तातो हावामा पीडाभित्र लुकाएर बाहिर रमाएकै छु नसोध हिउँ मलाई एक एक मिनटमा सम्झिन्छु सन् दुई हजार उन्नाइसको अन्तिममा प्रकृतिको काखमा रमाउँदा घलेगाउँ र बन्दीपुर र हिउँमा खेल्न पाउँदा घोरेपानी पुन हिल एकतिस सय दस मिटरदेखि टाढापानीसम्मको यात्रा सम्झँदा गर्मीको प्रहार सहन नसकेर मेरो मस्तिष्कमा फुटेको भाव भन्दै लेख्नुभयो तर उहाँको नाम मैले खुलाउन सकिनँ धेरै धेरै धन्यवाद पठाउनुहुने बुलबुलियन साथीलाई र आगामी दिनहरूमा आफ्नो रचनासँगै नाम र ठेगानालाई पनि लेख्ने गर्नुहोला मैले पटक पटक स्थायी र अस्थायी ठेगाना समेत पनि खुलाइदिने गर्नुहोला भनेर अनुरोध गर्दै आएको छु पक्कै पनि पनि अर्को पटकबाट तपाईँले पठाउनुहुन्छ त्यसरी र अब एउटा गजल वाचन गरेपछि म साङ्गीतिक गजलतिर लाग्छु बर्दियाका रमेश विकल्पले पठाउनु भएको गजल छ आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् तिमी जति बल गरेर जाँगर लगाऊ या जगाऊ तिमी जति बल गरेर जाँगर लगाऊ या जगाऊ यी मुर्दाहरू हुन् कहिल्यै जाग्दैनन् र उठ्दैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् त्यो रात जरुर केही भएको हुनुपर्छ उनीमाथि त्यो रात जरुर केही भएको हुनुपर्छ उनीमाथि नत्र किन फर्केर ती दुलही त्यो घरसम्म गएनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् काँचो फलाम सोचेसम्म फगत फलाम न हो काँचो फलाम सोचेसम्म फगत फलाम न हो जबसम्म त्यसबाट शानदार हतियार बन्दैनन् आफैले जान्दैनन् र सिकाएको पनि बुझ्दैनन् यो देशका केही मान्छेहरू मान्छे जस्ता छैनन् बर्दियाका रमेश विकल्पको गजल वाचन गरे मैले र अब यति बेला फेरि एउटा साङ्गीतिक गजलको पालो भएको छ आजको बुलबुलको तेस्रो कोसेली गाउँ शहर अनि गल्ली सबै सुनसान छ गाउँ शहर अनि गल्ली सबै सुनसान छ प्रविधि र प्रकोप बीच युद्ध घमासान छ मानवता मानवबाट किताबमा मात्रै सीमित रह्यो मानवता मानवबाट किताबमा मात्रै सीमित रह्यो मपाइत्व र मानवता बीच हानाहान छ प्रविधि र प्रकोप बीच युद्ध घमासान छ जनता रोगभन्दा भोक र भोकभन्दा शोकले मर्दैछन् जनता रोगभन्दा भोक र भोकभन्दा शोकले मर्दैछन् नेताहरूको एकअर्का बीच कुर्ची तानातान छ प्रविधि र प्रकोप बीच युद्ध घमासान छ भ्रष्टाचार गर्दैनौ र गर्नेलाई कार्यवाही हुन्छ भन्छन् भ्रष्टाचार गर्दैनौ र गर्नेलाई कार्यवाही हुन्छ भन्छन् यहाँ भ्रष्टाचार जनताबीच जान जान्छ प्रविधि र प्रकोप बीच युद्ध घमासान छ समस्या समाधानमा गम्भीर भई लाग्नुपर्ने बेला समस्या समाधानमा गम्भीर भई लाग्नुपर्ने बेला व्यर्थको जनता र सरकार बीच भना भन्छ गाउँ शहर अनि गल्ली सबै सुनसान छ प्रविधि र प्रकोप बीच युद्ध घमासान छ यो कोरोनाको बेलाको गजल पठाउनुभयो कैलाश बोगटीले सायल गाउँपालिका दुई शिरमा डोटीबाट पठाउनु भएको थियो र यसलाई मैले वाचन गरेर सुनाएँ आज म बुलबुलमा तपाईँले इमेलमा पठाउनुभएका सामग्रीहरूको वाचनसँगै तपाईँका गजल र रात्रिगन्थन शैलीका भावनाहरूसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु एउटा भावना र गजल पठाउनु भएको छ कमल चलन आँसुले पञ्चपुरी नगरपालिका छ बाबिया चौर सुर्खेतबाट लेख्नुहुन्छ करिब बाइस तेइस वर्ष पहिलेको कुरा हो मेरा बा भारतबाट झण्डै चार वर्ष जति बसेर घर फर्किनुभयो हामी तीन भाइ छोराहरू सब धमाधम स्कुल जाने भइसकेका सबैभन्दा जेठी दिदीको बिहे भइसकेको अब आमालाई पनि प्रसव पीडा हुने छैन किनकि बाले अब परिवार नियोजन गरिसक्नु भएको थियो बा निकै खुसी हुनुहुन्थ्यो आमाको अनुहारमा पनि निकै प्रसन्नता देखिन्थ्यो दिन गयो रात आयो र फेरि दिन भयो बा बारीतिर जानुभयो दक्षिणतिरको थोरै सीमा मिचेका रहेछन् छिमेकी विष्ट काकाले बा गनगन गर्दै आउनुभयो बा सुरुमा त विष्ट काकालाई भेट्न जानुभयो बेली विस्तारमा कुरो निकाल्नुभयो विष्ट काका निकै झर्किएर बोल्न थाले आटो पकाउँदै गरेकी विष्टेनी पनि बाहिर आइन् कुरा बुझिन् र भनिन् हेर बाबु साँधीमा रगतको कुलो बगेको हुन्छ अलिकति तल अलिकति माथि भयो होला एक बित्ता जमिनको टुक्रो हो लैजाउला तर सबैले मानेका पञ्चायतकालमा चौन्नी सदस्य जितेका एमाले विष्टका छोरा पहिले विष्ट किन मान्थे र तथानाम बोल्न थाले तेरो जमिन मिचेकै छैन भन्न थाले बा रिसले चुर हुँदै घर फर्किनु भयो र दुई चारजना गाउँका भलाद्मीहरूलाई बोलाउनु भयो र कचहरी जोड्नुभयो दलितलाई हेप्ने चलन अहिले त यस्तो छ उति बेला झन् कस्तो थियो होला फैसला विष्टकै पक्षमा हुन आँट्यो बाले मुद्दा लड्ने विचार प्रकट गर्नुभयो अन्ततः दुईजना भलादमी बाको पक्षमा बोलेर अन्तिममा बाले आफ्नो मिचिएको एक बित्ता जमिन फिर्ता लिएरै छोड्नुभयो हामी खुसी भयौँ अहिले लिम्पियाधुरा र लिपुलेक पानीले ठिक त्यति बेलाको झझलको दिइरहेको छ लिम्पियाधुरा लिपुलेक कालापानी विरुद्ध मुद्दा उठाउने ती महान हस्ती मेरा बाजस्तै लागे अटेर गर्ने छिमेकी विरुद्ध कटाक्ष भएर नयाँ नक्सा बनाई सार्वजनिक गर्ने प्रधानमन्त्री ऊ बेला बाको पक्षमा बोल्ने भलादमी जस्तै अनि खुसी हुने जनतामा म जस्तै मेरा दाई भाइ जस्तै दिदी अनि बाआमा जस्तै सीमामा बग्ने रगतको कुलो सलबलाउँदै बगेको छ जय देश जय नेपाल यो भावना लेखेर पठाउनु भएको थियो कमल चलन आँसुले पञ्चपुरी नगरपालिका छ बाबिया चौर सुर्खेतबाट र मैले कमल चलन आँसुको यो भावनासँगै उहाँले पठाउनु भएको गजल वाचन गर्छु अब बहादुर भएर पनि त बहादुरी पचाएको हुँ बहादुर भएर पनि त बहादुरी पचाएको हुँ ठिको साहेब मजबुरीमा जुठो खाएको हुँ तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो बाध्यताले सलाम गरेको हुँ डण्डा समाएको हुँ ठिक हो साहेब मन्जुरीमा जुठो खाएको हुँ मैले दिएर तैँले सपथोक बनाइस् भन्नुहोला मैले दिएर तैँले सपथोक बनाइस् भन्नुहोला चोर पस्ता हजुरको घरमा मैले नै भगाएको हुँ बहादुर भएर पनि त बहादुरी पचाएको हुँ ठिको साहेब मजबुरीमा जुठो खाएको हुँ मैले कमल जलन आँसुको यो गजल वाचन गरिसकेको थिएँ अर्को कुनै बुलबुलको श्रृङ्खलामा तर उहाँले अर्को रात्रिगन्थनसहित मिसाएर फेरि यो गजल पठाउनु भएको रहेछ त्यसैले मैले थोरै सेरहरू यसको वाचन गरेर यहाँनिर अब टुङ्गाएँ र बुलबुलमा अब अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ देखा तो मांगी दुआ प्यार जिंदा फूलों ने खिलते फूलों ने पैगा हवस् त यिनै रात्रिगन्थनहरू र सुमधुर हिन्दी उर्दू गजलहरू सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब विदा हुने बेला भएको छ बुलबुलमा तपाईँले इमेल गरेर पत्राचार गर्न सक्नुहुन्छ बियुएल बियुएल एसएएचआइटिवाईए बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ गजल तथा रात्रिगन्थन शैलीका भावनाहरू पठाउनु भयो भने मैले क्रमबद्ध रूपमा बुलबुलका श्रृङ्खलाहरूमा प्रस्तुत गर्नेछु तपाईँको पालो आइसकेको छैन भने प्रतीक्षामै बस्नुहोला पालो पक्कै आउनेछ कुनै न कुनै श्रृङ्खलाको बुलबुलमा तपाईँको रचनालाई मैले एकदमै सिकारु रचनालाई पनि लिने गरेको छु प्रसारण गर्ने नै छु र यदा कदा हामी फेसबुक पेज अच्युत घिमिरे बुलबुलबाट पनि स्ट्याटस मार्फत प्राप्त भएका सामग्रीहरूलाई बुलबुलमा राख्दै आएका छौं र त्यो क्रम पनि जारी रहन्छ बुलबुलमा पृथकता दिने कोसिस मेरो सदैव रहन्छ नै तपाईँको साथ रहन्छ भन्ने अपेक्षाका साथ आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै ग्रामीण स्वयंसेवक लघुवित वित्तीय लघुवित्त वित्तीय संस्था सर्लाही हरिवनका शाखा प्रमुख लेख्नु भएको छ गजलकार अम्बिका प्रसाद बन्जाराको गजल वाचन गर्दै शुभरात्रि भन्छु सन्चै छ छोरो आमा सोधिरहनुहुन्छ सन्चै छ छोरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ बिरानो ठाउँ बिरानो गाउँ विचार पुर्याउनु बिरानो ठाउँ बिरानो गाउँ विचार पुर्याउनु कुरा गर्दै गहिरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ राम्रो संगत गर्नु कुलत विचार गरी राम्रो संगत गर्नु कुलत विचार गरी चिन्ता गर्दै मेरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ घर चलाउन हम्मे हम्मे परे पनि घर खर्च चलाउन हम्मे हम्मे परे पनि मेरै पो अप्ठ्यारो आमा सोधिरहनुहुन्छ सन्चै छ छोरो आमा सोधिरहनुहुन्छ बोली बनाउँदै मधुरो आमा सोधिरहनुहुन्छ बुलबुल एउटा इरानी चरा बुलबुल